सुदूरपश्चिम पृथनाको हतियारको औठा छाप तालिम प्राप्त कुकुरले पनि पत्ता लगाउन सकेन चौबिस घण्टा भन्दा बढी समय भएका कारण पत्ता लगाउन नसकेको अधिकारीको भनाई महिनौदेखि बन्द रहेको बगरकोट रूपाल सड़क मर्मतको काम शुरू सड़क खण्ड खुलाउन कम्तीमा एक हप्ता समय लाग्ने बझाङमा बाल विवाह अन्त्य गर्न गरिएको प्रतिबद्धता चुनौतीपूर्ण प्रत्येक तीनजना महिलामा एकजनाको पन्ध्र वर्ष नपुग्दै विवाह र कञ्चनपुरमा धानका बिउहरूको उत्पादकत्व परीक्षण गर्न रोपेका धानहरूको अनुगमन दशैं नजिकैसँगै गड्डाचौकी हुँदै स्वदेश फर्कने नेपालीको घुइँचो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु काठमाडौँबाट औठा छाप अर्थात फिंगर प्रिन्ट पत्ता लगाउन सुदूरपश्चिम पृथनाव दिपायल ल्याइएको तालिम प्राप्त कुकुर भुन्टी फिंगर प्रिन्ट पत्ता नलगाई काठमाण्डु फर्किएको छ सुदूरपश्चिम पृतना परिसर बाहिर फेला परेको एसएमजी हतियार तथा गोलीमा लागेको औंठा छाप पत्ता लगाउन भुन्टीलाई ल्याइएको थियो साउन एक्काइस गते हराएको गरूड दल गणको एसएमजी राइफल तथा गोली पृतनाको दुई नम्बर गेट नजिकै भेटिएको थियो चौविस घण्टा भन्दा बढ़ी समय भएकाले भुन्टीले कसको फिंगर प्रिन्ट हो भन्ने पत्ता लगाउन नसकेको अनुसन्धानमा खटिएका प्रहरले बताएका छन् हतियारमा लागेको औंठा छाप लामो समयसम्म नरहने हुँदा भुन्टीले फिङ्गर पोइन्ट पत्ता लगाउन नसकेको हो फेला परेको हतियार सुकाएर भुन्डीलाई सुगाएर भुन्डीलाई फिङ्गर प्रिन्ट पत्ता लगाउन लगाइएको थियो भुन्डीलाई फिङ्गर प्रिन्ट पत्ता लगाउन काठमाडौँबाट आर्मीको हेलिकप्टरमा डिपाई ल्याइएको थियो जिल्लाको सबैभन्दा पछि गाड़ी पुगेको रूपाल गाविस जोड्ने सड़क महिनौदेखि बन्द रहेको छ वर्षातको समयमा सड़क भत्किनुका साथै पहिरो समेत गएपछि झण्डै तीन महिनादेखि सड़क अवरूद्ध रहेको स्थानीय प्रकाशनाथले जानकारी दिएका छन् सड़क डिभिजन कार्यालय कुलपातीले निर्माण गरेको उक्त सड़क अवरूद्ध हुँदा जिल्लाको टाढाको गाविसको रूपमा रहेको रूपाल गाविसवासीहरूलाई सदरमुकाम आवत गर्न समस्या रहेको छ अहिलेसम्म मर्मत गरिसक्नुपर्ने सड़क विभिन्न कारणले मर्मतमा ढिलाइ भएको सड़क डिभिजनले जनाएको छ अवरूद्ध भएको लामो समयपछि आइतबारदेखि देखि भने सड़क खुलाउनको लागि मर्मतको काम शुरू भएको छ जिल्लाबाट अवरुद्ध सड़क खुलाउन निर्देशन भएपछि सड़क डिभिजन कार्यालय कुलपातीले आइतबारदेखि मर्मत शुरू गरेको कार्यालयका इन्जिनियर महानन्द जोशीले जानकारी दिएका छन् उनका अनुसार चालिस किलोमिटरको हाराहारीमा रहेको उक्त सड़क खण्ड मरमतका लागि केही बढ़ी समय लाग्ने भने भएको छ झण्डै बीस किलोमिटर सड़क मरमत गर्नुपर्ने देखिएकाले सड़क खण्ड खुलाउन समय लाग्ने इन्जिनियर जोशीले बताएका छन् सड़क खण्डको कुनै ठाउँमा माथिबाट पहिरो गएको कुनै ठाउँमा सड़कको तल्लो भागमा पहिरो गएको उनले बताएका छन् यस्तै कुनै ठाउँमा ड्राइवाल समेत भत्किएको र कुनै ठाउँमा सड़क नै चर्केका कारण सड़क खण्ड सञ्चालनमा आउन कम्तीमा एक हप्ता लाग्न सक्ने उनले बताएका छन् उनका अनुसार हिजो मर्मतको काम सिरारसम्म सम्पन्न भएको छ केही ठाउँहरूमा त मर्मतका क्रममा जेसीबीले नहुने भएकाले स्काभेटर समेत प्रयोग गर्न ठेकेदारलाई निर्देशन गरिसकेको इन्जिनियर जोशीले जानकारी दिएका छन् बजाङमा दुई हजार छहत्तर सालसम्म अर्थात अबको तीन वर्षसम्ममा बालविवाह अन्त्य गर्न गरिएको प्रतिबद्धता चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका छन् बजाङमा अहिले बालविवाह डरलाग्दो रूपमा रहेको छ बजाङलाई विक्रमसम्म दुई हजार छहत्तर सालमा बाल विवाह मुक्त जिल्ला घोषणा गर्ने भनिए पनि निकै चुनौती रहेको नागरिक समाजका अगुवा धर्मजङ बहादुर सिंहले बताउनुभयो बाल विवाह रोक्ने कुरा केवल कागज गोष्ठी तथा सभा समारोहमा मात्र सीमित रहेको बाल विवाह रोक्ने अभियानमा लागेका बालबालिकाको गुनासो रहेको छ उनीहरूले बाल विवाह रोक्न सबै राजनीतिक दल नागरिक समाज सरकारी निकाय तथा सरोकारवाला सबै एक भएर लाग्नुपर्ने बताएका छन् महिला तथा बालबालिका कार्यालयका अनुसार प्रत्येक तीनजना महिलामा एकजनाको पन्ध्र वर्ष नपुग्दै विवाह हुने गरेको छ कार्यालयका तथ्याङ्क अनुसार अठार वर्ष नपुग्दै विवाह भएका बाहन्न प्रतिशत किशोरीले आफ्नो पढ़ाईलाई निरन्तरता दिने न्यून सम्भावना रहेको देखाएको छ बझाङका महिला विकास अधिकृत लीला घलेले यस्तो अवस्थामा किशोरीहरू विभिन्न प्रकारका घरेलु हिंसाका शिकार बन्ने गरेको उल्लेख गर्नु भएको छ जिल्लामा बालिका शिक्षा र किशोरीहरूको विकासका लागि न्यून लगानी हुने गरेको तथ्याङ्क रहेको अधिकृत घलेले बताउनु भएको छ परशुराम नगरपालिकाको पलगढ़ीमा बाख्राहरूमा संक्रमण देखिएको छ नगरपालिकाको वडा नम्बर एघारमा रहेको पलगढ़ीमा बाख्रापालक किसानहरूका बाख्रामा नाकबाट सिगन बग्ने मुख र शरीरमा लुतोको जस्तो सिका देखिएको छ साथै बाख्राहरूको दिशा समेत पातलो हुने गरेको कृषक किशोर नेपालीलाई उद्धित गर्दै पत्रकार मानबहादुर महराले जानकारी दिएका छन् नगरपालिकाकै बारमा लालढुङ्गा बजारमा रहेको पशु सेवा केन्द्रका कर्मचारीलाई समस्या बुझ्नका लागि खबर गरेको भए पनि अटेर गरी गाउँमा नआउने गरेको स्थानीयले गुनासो गरेको पत्रकार महराले जानकारी दिएका छन् यसैबीच परशुराम नगरपालिकाकै वडा नम्बर एघारको सलेता भन्ने ठाउँमा जंगली बदेलले आतंक मचाइरहेको जनाइएको छ राति राति आउने बदेलले धानबाली नष्ट गर्न थालेको स्थानीय कृषक रामसिंह धामीले बताएका छन् ठूलो समूहमा रातिको समयमा आउने बँदेलहरूको समूहले धानबाली नष्ट गर्न थालेपछि स्थानीयहरू राति बँदेल धपाउनको लागि दैनिक जसो पहरो बस्ने गरेका पत्रकार महराले जानकारी दिएका छन् कैलालीको मसुरिया साझा बजारमा छाडा पशु चौपायाहरू पसल पसलमा चहार्न थालेपछि स्थानीय बजारवासीहरू समस्यामा परेका छन् दैनिक जसो छाडा रूपमा छोडिएका चौपायाहरूले पसलमा बिक्रीका लागि राखिएका वस्तुहरू खाइदिने गर्नाले एकातिर व्यापारीहरूले समस्या झेल्नु परेको छ भने अर्कोतर्फ बजारको मुख्य क्षेत्रमै डुलिरहने चौपायाहरूका कारण दुर्घटनाको जोखिम बढ्दै जानुका साथै बजार क्षेत्रमा जताभावी दिशा पिसाब गरिदिनाले बजार क्षेत्र फोहोर हुँदै गइरहेको मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले बताउनुभयो नियन्त्रणका लागि सम्बन्धित पक्षबाट वस्तुभाव एक ठाउँबाट लगेर अर्को ठाउँमा छोडिने काम बाहेक कुनै ठोस कदम चालिएको छैन तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्थ र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषद र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले विभिन्न जातका धानका बिउहरूको उत्पादकत्व परीक्षण गर्न रोपेका धान बालीको अनुगमन गरेको छ कृषकले परम्परागत रूपमा उत्पादन गरिएका बिउहरू मात्रै प्रयोग गर्ने र बिउको उपचार बिना नै खेती गर्दा धान उत्पादनमा कमी हुँदै आएकाले जमीन अनुसारका बिउ पहिचान गरी खेती गर्न परीक्षणका लागि लगाएका डीडीआर बयालिस सर्जो बाहन्न सुक्खाधान तीन सुक्खाधान पाँच डीडीआर चौवालिस हरदीनाथ दुई स्वर्ण सब एक लगायतका तेह्र जातका धानको अनुगमन गरेको हो क्षेत्रीय कृषि तालिम केन्द्र सुन्दरपुरमा दुई क्याप्टेरियामा विभिन्न सुक्खा क्षेत्रका लागि उपयुक्त पाँच जात र डुबान क्षेत्रका लागि छ जातका धानका बिउ लगाएका थिए भने दुई स्थानीय जातका बिउलाई समेत परीक्षणका लागि रोपेका थिए किसानहरूले मन पराएका धानका बिउ र नयाँ प्रवर्धन गरिएका जातका बिउलाई एकै स्थानमा रोपेर तीमध्ये कुन जातको बिउको उत्पादकत्व बढ़ी हुन्छ अथवा उत्कृष्ट ठहरिएको जातलाई अन्तर्राष्ट्रिय धानबारी अनुसन्धान केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषदमा उन्नत जात उन्मोचित गर्न सिफारिश गर्ने समेत अनुगमनमा सहभागी कृषि विज्ञहरूले बताएका छनृ अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण र नयाँ लाइसेन्सको फारम बुझ्ने काम सँगसँगै शुरू गरेको छ दुवै काम सँगसँगै गर्नुपर्दा समस्या उत्पन्न भएको बताइएको छ भदौ एक्काइस गते ट्रायल सकिएका बस ट्रक लगायतका हेभी गाड़ी र मिनी गाड़ीहरूको लाइसेन्स वितरण असो चौध गतेसम्म पर्ने भएकाले दुवै काम सँगसँगै अगाडि बढ़ाइएको यातायात व्यवस्था कार्यालयका प्रमुख खेम चौधरीले जानकारी दिनुभएको छ उहाँका अनुसार सोमबारबाट नयाँ सवारी चालक अनुमति पत्र लाइसेन्स लाइसेन्सको फारम बुझ्ने र ट्रायल दिएकालाई नयाँ लाइसेन्स उपलब्ध गराउने काम सँगसँगै भइरहेको छ कर्मचारीको अभाव इन्टरनेटको समस्या लगायतले छिटो काम गर्न समस्या भइरहेको उनले बताएका छन् यसअघि शनिबार सूचना जारी गरेर नयाँ लाइसेन्सको फारम बुझ्ने मिति सारेको भन्दै विरोध भएको थियो जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिका आधारमा हिजोबाट असोज एक्काइस गतेसम्म नयाँ लाइसेन्सको फारम बुझ्ने काम शुरू भएको हो जसमा असोज अठार गतेसम्म मोटरसाइकलको र उन्नाइस गतेदेखि एक्काइस गतेसम्म स्कुटीको फारम बुझिनेछ नेकपा माओवादी केन्द्र सम्बद्ध अनिरा सुबी क्रान्तिकारीले महेन्द्रनगर बस पार्कमा हेल्प डेस्क स्थापना गरेको छ दशैं तिहारका अवसरमा बस पार्क क्षेत्रमा हुने लुटपाट बढ़ी भाड़ा असुली छूट नदिने प्रवृत्ति लगायतको खबरदारी गर्नका निमित्त हेल्प डेस्क स्थापना गरिएको हो हेल्प डेस्कको हिजो उद्घाटन गर्दै अनिरा सोभियो क्रान्तिकारीका केन्द्रीय सदस्य सीके भट्टले जनताको जनजीविकाका सवालमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो बस पार्कमा स्थापना गरिएको हेल्प डेस्कले दशैं तिहारका अवसरमा विद्यार्थीलाई बस भाडामा दिनुपर्ने पैंचालिस प्रतिशत छुट दिए नदिएको विषयमा जानकारी लिनेछ दशैं नजिकैसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू स्वदेश फर्कने क्रम बढेको छ पश्चिमी सिमानाका गड्डा चौकीमा यति बेला नेपाल फर्कनेहरूको घुइँचो देखिन्छ तर सीमा क्षेत्रमा उनीहरूमाथि ज्यादती हुने क्रम भने अझै रोकिएको छैन कैलालीको गौरी फन्ट नाका र कञ्चनपुरको गड्डा चौकी नाका भएर घर फर्कने नेपालीहरूको घुइँचो छ भारतमा रोजगारीका लागि जानेहरूमा मध्यपश्चिम र सुदूरपश्चिमका दाङ दैलेख रोल्पा सुर्खेत जाजरकोट दार्चुला बैतडी बझाङ अछाम लगायतका बढ़ी छन् काम गरेर वर्षभरि कमा पाएको रकम लिएर फर्किएकाहरू सीमा क्षेत्रमा भएको ज्यादतीले आजित भएको गुनासो गर्छन् घर फर्किनेहरू सीमा क्षेत्रमा भोग्नु परेको हैरानी भनी दुखित रहेका छन् उनीहरू नेपालीहरूलाई नेपालीले नै सीमा क्षेत्रमा नशालु पदार्थ खुवाएर लुटपाट गर्ने चेक जाँचको नाममा भारतीय तथा नेपाली सुरक्षाकर्मीहरूले पैसा असुल्ने र बिना कारण दुःख दिने गरेको गुनासो उनीहरूको रहेको छ दैनिक सात हजारदेखि आठ हजारको हरानीमा नेपालीहरू घर फर्किरहेका उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष जंग बहादुर मल्लले बताउनु भएको छ जनताको खाद्य अधिकार जनजीविका र राष्ट्रियताको रक्षाका लागि नेकपा माओवादीले प्रदर्शन गरेको छ माओवादीले विरोध स्वरूप हिजो धनगढ़ीको क्याम्पस चोकदेखि एलेन चोकसम्म र्याली समेत निकालेको छ दशैं तिहार लगायतका चाडपर्व नजिकैसँगै बजारमा खाद्य वस्तुको कृत्रिम अभाव कालो बजारी र भ्रष्टाचारमा उलाएको भन्दै त्यसलाई न्यूनीकरण गर्न माग गरेको छ जनताको खाद्य अधिकार जनजीविका र राष्ट्रियताको रक्षाका लागि नेकपा माओवादीले प्रदर्शन गरेको हो दशैं तिहार लगायतका चाडपर्व नजिकैसँगै बजारमा खाद्य वस्तुको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 विवाह कञ्चनपुरमा धानका बिउहरूको उत्पादकत्व परीक्षण गर्न रोपेका धानबारीको अनुगमन दशैं नजिकैसँगै गड्डा चौकी हुँदै स्वदेश फर्कने नेपालीको घुइसो समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली एसियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार